छ यो धडकन बोलिरहेछ मायाको भेद यो नयनले खोलिरहेछ दिल चुप छ हाँ चुप छ मन पल नजिक तिम्रै तिमीलाई रोज्दैछ यो मनले जलको बसाई दिलमा तिमीलाई रोज्दैछ यो मनले चुप छ धड़कन छ यो धडकन बोलिरहेछ मनमा तरङ्ग छर्दै छाउँदै छ यो